उनको यादले यति मन खाछैन छैन महिना बित्यो केही खबर थाहा छैन टाढा छिनु हिमाल पारी गाउँमा सधैँ सधैँ उनकै यादमा दिन काटिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँमा यति मन खा छैन महिना बित्यो गाउँमा सधैँ सधैँ उनकै यादमा दिन काटिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँमा सधैँ सधैँ उनकै गाउँदै उनकै यादमा दिन गाडिँदैछु आँसु पिउँदै बिरानो यो सानीलाई खानीलाई गाउँमा उनकै यादमा छु आँसु पिउँदै बिरानो यो सधैँ सधैँ उनकै यादमा दिन काटिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँ गर्न जाँदा नि टाढा छिनो नि पारी गाउँमा सधैँ सधैँ उनकै यादमा दिन काटिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँमा राजी भात खाँदा सधैँ सधैँ उनकै यादमा दिन काटिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँमा सधैँ सधैँ उनकै यादमा दिन काटिँदैछु आँसु पिउँदै बिरानो यो बिउन भाका हिजो कि तिहार हिमाल पारी गाउँमा सधैँ सधैँ उन्कै यादमा दिन गाडिँदैछु आँसु यो गाउँदै हुन भाका रुँदै रुँदै हिजो कि तिहार ठाउँमा सधैँ सधैँ उनकै यादमा दिन काटिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँमा सधैँ सधैँ उनकै गाउँदै उनकै यादमा दिन गाडिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँमा भैरागी भनेर औँला बाँच्दै भेटे दिन गनेर टाढा छिनु हिमाल पारी गाउँमा सधैँ सधैँ उनकै यादमा दिन गाडिँदैछु आँसु पिउँदै बिरानो यो ठाउँमा उनकै यादमा दिन काटिँदैछु आँसु